नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै आधुनिक यात्राको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P लगन गरेर विश्वको जनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायलाई सुनिरहनु भएको छ कार्यक्रम आधुनिक यात्रा साताको सोमबार अपरान्न चार बजीको अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म हामी उपस्थित हुने गर्दछौँ र आधुनिक गीतको साथै हामी त्यसलाई सङ्गीतमय आवाजमा प्रस्तुत गर्नेछौँ र आवाजलाई मिठोताले हामी बहका बकाउनेछौँ तपाईँलाई थोरै मिलेट भए पनि तपाईँलाई बकाउनको लागि हामी उपस्थित भएका छौँ र मिठो साङ्गीतिक आवाज यो थोरैको लागि बाहिर झमझम पानी परिरहेको थियो विगतका कुराहरू सम्झिन भन्दा पनि सम्झिरहन मन लागेको थियो विगतका कुराहरू पनि कस्तो खाटो बस्दा रहेछ मनमा सम्झिन भन्दा पनि विगतै सम्झिन मन लाग्ने विगतका कुराहरू विगतका कुराहरूलाई पनि कति सम्झिन मन लाग्ने यो मन बिर्सन्छु भन्दा पनि ती विगतका कुराहरू अनास्तै मुटुमा आएर बल्झिन्छ यो मनमा त्यसै त्यसै त्यसै विगतका कुराहरूलाई सम्झिन मन लागिरहेको छ विगतमा कुराहरूलाई आफ्नो आमा बाबाले दिएको मायाहरूलाई सम्झिन मन लागिरहेको छ यो मन आज र आमा म कक्षा पाँचमा पढ्दाखेरिको कुरो हो कति धेरै माया गर्नुहुन्थ्यो मेरो बाबा मम्मीले कति धेरै खुसी दिनुहुन्थ्यो मलाई विगतका कुराहरू सँगसँगै मैले एसएलसी पास पनि गरेँ विगतका कुराहरू एकजना मानिसलाई खुबै मन पराउन थालेँ खुबै माया गर्थेँ उसलाई र आफ्नो मनदेखि पनि कुन दिन उसलाई एउटा गुलाबको फुल लगेर भनिदिन मन लाग्थ्यो तर पनि भित्र भित्रै डर लाग्थ्यो उसलाई मन पराउन थालेदेखि त आफ्नो आमा बाले दिएको खाना पनि थोरै डुज्न लागेको थियो निन्द्रामा पनि उसैलाई देख्न थालेको थिएँ विगतका कुराहरू सम्झेर पनि कति रुन्छ आज मन र विगतका कुराहरूलाई सम्झिँदा सम्झिँदा आँसु पनि धेरै बग्न थालेको छु उसलाई धेरै माया गर्न थालिसकेको थिएँ स्कुलको शनिबारको बिदामा बिदाको दिन पनि जान मन लाग्थ्यो स्कुल उसलाई देख्नकै लागि कक्षामा सरले पढाइरहनुहुन्थ्यो तर पनि हेर्न मन लाग्थेन उसलाई हेरेर बस्थे कतिखेर हो घन्टी गएको पनि खाए हुन्थेन मनबाट उसलाई हेरिरहन मन लाग्थ्यो सबै साथीहरूले उस्काउने गर्थे तैँले एक दिन प्रपोज गर्दे तिम्रो प्रपोजलाई अवश्य स्वीकार्छ भनेर कति साथीले उस्काउँदा पनि उसको नजिक जाने बित्तिकै मन खत्रक गलेर आउँथ्यो भन्ने कुरा भने कता हो कता अड्किन्थ्यो तर एक दिन आँट गरेर भने मनलाई शान्त पारेर भने उसलाई मैले प्रपोज गरेँ तर केही दिन पछाडि नै उसले मेरो प्रपोजलाई पनि सहजै स्वीकारे मन खुसी लागे कति खुसी हुँदो रहेछ मन उसले मेरो प्रपोजलाई स्वीकार्दाखेरि त्यति त खुसी मलाई मेरो मम्मी बाबाले पनि देख दिएको थिएन जस्तो लाग्यो विगतका कुराहरू हामी क्याम्पस पढ्न थाले त्यत्तिकै दिनहरू बित्दै गयो हामी विगतका कुराहरूलाई यति सम्झिन थाल्थे उसले बोलाउँदा कति रहर लाग्थ्यो जिन्दगीहरू उसले सम्झाउँदा कति रहर लाग्थ्यो जिन्दगीहरू दिन त्यसरी नै बित्दै गयो उसलाई भेटेर जब म घर फर्किन्थेँ बेलुका साँझ खाना पनि सागको तरकारी पकाएको हुन्थ्यो खान पनि मन लागेको थिएन उसलाई मात्रै सम्झिन राख्न मन लागेको थियो जब उसको मोबाइलकोमा रिङटोनमा फोन बज्छ तब उसले भन्छ खाना खाए कि खाएन तिमीले भनेर सुत्दाखेरि खाएको छैन भन्दाखेरि ऊ रिसाइदिन्थ्यो किन खाना नखाएको तिमीले खाना खानुपर्छ त्यही अघि भर्खर फालेको साग र भात पनि कति मिठो लागि लागि खान्थ्यो मैले कति खुसी लाग्थ्यो त्यो साग र भात पनि मिठो लागि लागि खान्थ्यो र ती कुराहरू फोनमा गफ गर्दाखेरि मेरो आमाले थाहा पाउनुहुन्थ्यो र बेस यसरी गाली गर्नुहुन्थ्यो मलाई र अनि यति यति सानै उमेरमा तपाईँले केटीको पछि लाग्नुहुन्न भनेर सिकाउनुहुन्थ्यो तर पनि आमाको कुरालाई नसुनिकन आफ्नै आमालाई सरापी सरापी भए पनि उसैको बोली सुन्थे कति मिठो छ उसको बोली कति उदास छ आफ्नो परिवारभन्दा पनि उसलाई नै धेरै समर्पण गरिराखेको थिएँ मैले विगतकै कुराहरू मम्मी आमाले सम्झाउँदा पनि विगतै छोडेर मैले उसलाई धेरै सम्झिन्थेँ उसले पनि औधी माया गर्थ्यो मलाई र उसको घरैनिर गएर चिच्चाइदिन मन लाग्थ्यो उसलाई म धेरै माया गर्छु भनेर तर पनि मनलाई सम्हाल्थे किनभने उसले पनि मलाई माया गर्छ उसको पनि ठाउँमा इज्जत छ मैले त्यसो गर्न हुन्थेन भनेर गरिदिन्थेँ तर उसलाई मैले विवाहको प्रस्ताव राखेँ र उसले पनि सहसै स्वीकारेँ ऊ हामीभन्दा धेरै खानदानी मान्छेको थियो तर हामी एउटा गरिब परिवारको भएको कारणले उसले यदि म तिमीले मलाई बिहा विवाह गर्छौ भने मलाई त्याग तिम्रो परिवारलाई त्याग्नुपर्छ भनेको थिएँ तर मलाई कस्तो कस्तो लागेको थिएँ मैले कुन बाटो रोज्ने होला धेरैलाई सोधेँ धेरैलाई सोचेँ र कसैले आफ्नो बाबाआमालाई रोज्नु भने कसैले होइन बाबाआमा भनेको त दुई चार दिनको जिन्दगी हो जिन्दगी बिताउनु त आफ्नो श्रीमती होसँग भने पनि र कसैको कुरालाई नसुनिकन मैले उसकै कुरालाई सुन्दै गएँ उसकैसँग जिन्दगी बिताउँदै गएँ र आफ्नो बाबाआमालाई चटक्कै छोडेर गएँ आज थरक्क रुन मन लाग्छ आफ्नो बाबाआमालाई छोडेको दिन सम्झिँदा कति रुन मन लाग्छ कति छोटो रहेछ यो जिन्दगी आफ्नो जन्म दिने मलाई छोडेर आज म यहाँसम्म आइपुगेँ र उसले पनि मलाई आज छोडेको गएको छ यो जिन्दगी उराट लागेको छ र अब उराट लागेको छ यो जिन्दगी देखेर बाँच्न मन लागेको छैन यस्तै यस्तै गीतहरू गुनगुनाइरहन मन लाग्छ यस्तै यस्तै गीतहरू सुनिराख्न मन लाग्छ मायाले मलाई धोका मैले बामा त्यागेर रोजेको मायाले मलाई धोका दिए मन कि त साह्रै कुरूप रहेछ रूपमा त साह्रै राम्री थिए मन कि त साह्रै कुरूप रहेछ रूपमा त साह्रै राम्री थिए मैले बामा टागेर रोजेको मायाले मलाई धोका दिए बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर बाले भन्थे यो तेरो प्रेम दुई दिनमै झर्ने फुल हो भनेर आमाले भन्थिन् ए छोरा बैसाखो ठुलो यो भुल हो भनेर सुनिन मैले कसैको कुरा माया नै मेरो सब थोक भनेर मैले बा टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख बोक्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी <laughs> माइलेज त कोरिया कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ रे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नवलपरासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौं विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनोवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलन चोक अशोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मु एल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाखाना फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे हार्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ वाह बजा यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नदी पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओमनापट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम दाम ओम नवदीप वस्त्रालय बेचाम किन हो मामा हेरेको हेरै हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन इन मुनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी मनोरञ्जन केन्द्र सबै तनाउ मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढोंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot H M K Chitwan dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा तिमीलाई यो मनमा बिर्सन सकिन के गरी यो जीवनमा के गरी यो जीवनमा सम्झी सम्झी तिमीलाई यो मनमा सकी, नमस्ते म गायक शशान कणेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा विज्ञापनपछि फेरि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम आधुनिक यात्राको अघिल्लो श्रृङ्खलामा कार्यक्रम आधुनिक यात्राको अघिल्लो एपिसोडमा चाहिँ हामीले एउटा जस्ट आफ्नो बाबुआमालाई त्यागेर चाहिँ अरूकै जीवनमा अङ्गल्दाको कहानी सुनाएका थियौँ तपाईँहरूले पनि त्यस्तै प्रेम गर्नुभएको छ तपाईँहरूले पनि त्यस्तै प्रेम लाउनु भएको छ भने पनि धेरै सोच विचार गर्नुहोला धेरै सोच विचार तपाईँको आफ्नो बाबा मम्मीभन्दा ठुलो कोही हुँदैन यो संसारमा आफ्नो तपाईँले त्यस्तो माया लाउनु भएको छ त्यो एप त्यो एपिसोड तपाईँले सुनि सुनिसकेको छ भने चाहिँ तपाईँहरूले चाहिँ धेरै सोच विचार गर्नुहोला अहिलेको धेरै जस्तो सोच विचार धेरै एकदम एउटा प्रेमले मलाई प्रेमले डुबाउँछ प्रेमले मलाई बनाउँछ भन्ने सोच नराख्नु होला र प्रेम चाहिँ एउटा प्रतीक हो प्रेम माया गर्नुपर्छ कसैलाई म म पनि भन्छु सबैले माया गर्छ माया गर्नुपर्छ तर माया गर्यो भन्दैमा आफ्नो बाबा र मम्मीकै कुरा विपरीतलाई माया कहिले पनि नगर्नु होला र मनाउन पनि सकिन्छ आफ्नो बाबा मम्मीलाई तपाईँको प्रेमलाई अस्वीकार गर्न सक्छ आफ्नो परिवारले भने त्यो परिवारलाई मनाउन पनि सकिन्छ अर्काको छोरीलाई त आफ्नो दिल जित्न सकिन्छ भने पनि आफ्नो बाबा मम्मीको मन जित्न किन नसकिन्छ सकिन्छ अवश्य पनि त्यस्तो प्रेम कहिले पनि नगर्नुहोला जिन्दगीमा सबैभन्दा जसले आफ्नो आमा बाउ बाबाको मन रुवाउँछ त्यो कहिले पनि जिन्दगीमा खुसी हुन सक्दैन तपाईँले कुरालाई याद गर्नुहोस् र धेरै यस्तो कुराहरूलाई चाहिँ ख्याल गर्नुहोस् धेरै गायक गायिकाहरूले पनि यस्तै गीतहरूलाई समेटेर उनीहरू पनि गुनगुनाइरहन्छ उनीहरूले पनि भनिराखेको छ तपाईँहरूले यो कुरालाई लागू गर्नुपर्ने हुन्छ र कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट भने आज बिदा माग्ने बेला भइसकेको छ तिनजेलसम्म रेडियो अर्पण एक सय चार थौलो पाँच मेघास अनि कार्यक्रम आधुनिक यात्राको व्यवसाय सुनेर साथ दिनुभयो विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको W W radio Arpan dot com dot N P लगन गरेर विश्वको जनसुकैको नाममा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र कार्यक्रम आधुनिक यात्राको अर्को श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ यति रेडिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई हृदयदेखि नै धन्यवाद त्यो भन्दै तपाईँको आफ्नै साथी लोकसङ्गीत तपाईँको आफ्नै साथी दिवस मगर पनि आजको यो आधुनिक यात्राको बसाइबाट बिदा हुन्छु नमस्कार धेरै धेरै सँग देखे मेरो साथ छोडेदेखि तिमीलाई धेरै धेरै सङ्ग देखे हिजो सङ्ग देखे आज सङ्ग देखे सुने बाटोमा पागल झै हाँसेको देखे टोल टोलमा तिम्रै चर्चा सुने बाटोमा पागल झै हाँसेको देखे मेरो सा थोरै देखे तिमीलाई यस्तै यस्तै रूपमा देखे मेरो साथ छोडेदेखि तिमीलाई यस्तै यस्तै रूपमा देखेँ त्यस्तै नै छु जहाँ छोड्यौ म त्यही नै छु जस्तो छोड्यौ म त्यस्तै नै छु धेरै पर तिमीलाई देखे धेरै परिवर्तन तिमीमा देखे धेरै पर तिमीलाई देखे धेरै परिवर्तन तिमीमा देखे मेरो साथ छोडे देखे तिमीलाई जस्तै फुट्यो हाम्रो नमस्ते म गायिका रजिना रिमाल अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स अर्पण सबैका लागि सधैँका लागि